श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि ारायणकथामिमां नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये श्री कुमारजी आज्ञा हे अगस्त्य मुनि यस प्रकारको देव र दानवहरूको बीचमा सङ्ग्राम पहिलेदेखि नै चल्दथ्यो किनभने यस लोक परलोक जहाँ पनि दुईवटा तत्व रहेका हुन्छन् एक सत्यका पक्षधर अर्को असत्यका पक्षधर यस लोक परलोक जहाँ पनि राम्रा पनि हुन्छन् नराम्रा पनि हुन्छन् ती दुईमा सदैव प्रतिस्पर्धा रहिरहन्छ यो कहिले पनि अन्त्य हुँदैन तसर्थ हे अगस्त्य मुनि यस प्रकारको युद्ध जो सत्य र असत्य बीच अर्थात् राम्रो र नराम्रोको बीचमा सदैव भइरहेको थियो रहनेछ र अहिले पनि त्यही युद्ध नै चलिरहेको हो अब यसै क्रममा त्यही प्रसङ्गलाई म अगाडि सुनाउँदैछु ध्यान दिएर सुन अगस्त्य मुनि कुमारजीबाट यस्तो आज्ञा भएपछि एकचित्त एकाग्र भए त्यो कथा प्रसङ्ग सुन्न थाले हे अगस्त्य मुनि मुड्की खाएपछि त्यसको वेदना सहन नसकी शङ्ख खर्ण भूमिमा बजारे हातमा लिएको श्रेष्ठ आयुधलाई त्यसले तुरन्त त्यागी मृत्युमा प्राप्त भयो यसरी घिरेको दैत्यलाई दानवहरूले बोकेर मयका भवनमा लगेर सारा वृत्तान्त बताएर विलाप गर्दै रुन कराउन थाले ती दुखी भएर रुन कराउन लागेका दानवहरूलाई सान्त्वना दिएर मयले मेरो घरमा अमृत कुण्ड छ त्यसमा दैत्यहरूलाई चोपेर बचाऊ तब ती दैत्यहरू हवस पनि प्रसन्न भएर दैत्यपति तारा काक्षलाई जियाए मरेका दैत्यलाई पनि बचाइदिएकोमा साह्रै खुसी भएर दैत्यराज मयलाई श्री नुहाइकन ती सारा दैत्यहरूले प्रणाम गरे यसै गरी अरू पनि मरेका धेरै दैत्यहरूलाई बचाए फेरि त्यो ताराकाक्ष बडो बेगले सङ्ग्राम भूमिमा आयो र त्यसलाई देखेर ब्रह्माजीले आफ्नो देवले हात देखाए अनि महादेवलाई ब्रह्माजीले भन्नुभयो ए महादेव त्यो दैत्य अघि मारिएको थियो अहिले त्यो बाँचेर आयो मयको घरमा अमृत छ त्यस अमृतले मरेका दानवलाई मयले बचाउँदछ हे शशिशेखर त्यसका घरमा अमृत रहेछ मरेका दैत्यहरूलाई बराबर बचाउँदछ यसै कारण पहिले एक बाण प्रहार गरेर अमृत त्यो मयको घरबाट सोचिदिएदेखि असर हुन्थ्यो तब ब्रह्माको वचन मानेर बाण आफूले त्यहाँबाट छोडी शिवले अमृतको शोषण गर्नुभयो फेरि तत्काल हडबडाएर ब्रह्माजी भन्नुहुन्छ हे देव देवेश अब यो सर भाँड लिनुहोस् र मैले यी त्रिपुरवासी दैत्यहरूसँगको लडाईँ खुब देखेँ लड्दा लड्दा आज दिव्य दस हजार वर्ष बितिसक्यो तैपनि त्रिपुरको नाश हुन सकेन अब त्यो बाँड चाँडै पठाउनुहोस् अनि यो त्रिपुरको नाश होला अब चाँडै नै यी तिनवटा पुर एक आधा निमेषसम्म जोडिएर फेरि तुरन्त छुट्टिनेछन् झुरेकै बेला प्राण यो बाँडलाई त्यहाँ प्रहार गर्नुहोस् यी पुर सम्मिलित भएर छुटिएपछि फेरि बाढ छोडे पनि केही हुन सक्ने छैनन् हे भगवान यदि मेरो बिन्ती लाग्दछ र देवताहरू सुखी हुन् भन्ने हजुरको मनमा छ भने त्यो अग्नि सोमयुक्त बाण प्रहार गरेर त्रिपुरको नाश गर्नुहोस् यसरी अधैर्य भएर ब्रह्माजीको कुरा सुनेर शिवजीले हुन्छ भनेर त्यो उग्र बाण धनुमा चढाई तल माथि झुकाए अनि एकाग्र पूर्वक त्यो धनुलाई हेरे दिव्य दस हजार वर्ष पुगेपछि आधा निमेषका निमित्त त्रिपुर जोडेको बखत शिवजीले आफ्नो योग बलले सारा जगत निश्चल गराएर अनि अग्नि सोम स्थित नारायण रूपी बाढ निर्धक्कसँग प्रहार गरे मिलिटबाट छुटेर गई त्रिपुरका घरहरू डढाउन थाल्यो धिक धिक कष्ट कष्ट भने शब्द उत्पत्ति भयो महादेवले मायालाई सम्झाउनको लागि नन्दीलाई डाक्यो नन्दी तिमी चाँडै गएर त्यो विश्वकर्मा मायालाई नडराउनु त्यसको पुरलाई मात्र डराउनु महादेवको आज्ञा सुरु गरेर आफ्नो तपबले वायु चाहिँ पाँडभन्दा पनि चाँडो भएर मायाका पुरमा नन्दीले प्रवेश गरे नन्दी मायालाई खोज्दै जाँदा माया दानव शिवलिङ्ग अगाडि राखेर शिवको ध्यान गरिरहेको देखे नन्दीले उनलाई बोलाएर भने तिमीलाई अग्निले दग्ध गर्ने छैनन् अनि मैले ती गणराज नन्दीलाई प्रणाम गरे त्यसबेला अग्नि पनि त्यहाँ आइपुगे र अग्निलाई महादेवको आज्ञा नन्दीले सुनाई मयसित विदा हिँडे तब अग्निले मयलाई भने तिमी यहाँबाट चाँडै नै पुर छाडी निस्केर जाऊ अग्निको आज्ञा मानि सुवर्णमय शिवलिङ्ग हातमा लिएर मय दानव तत्काल पातालमा गए नन्दी फर्केर सम्पूर्ण विस्तार शिवजीमा बिन्ती चढाए त्यसपछि त्रिपुर डन्न लाग्यो त्यसका वेदी गृह बगैँचाहरू नष्ट हुन लाग्दा दैत्य दानवहरूले रोए कराएको शब्द सुनिन थाल्यो वस्त्र फुस्केका स्त्रीहरू पनि बाहिर निस्केर कराको सुनिनमा देखिन सिगारिएका घरमा रहेका कठोर उच्च स्तर भएका मनले विवल नेत्र भएका आफ्ना पतिका प्रिय स्त्रीहरू अग्निको ज्वाला देखेर भयभीत भएका यताउति घरैभित्र दगुर्न लागेको देखिन लाग्यो पर्वतमा रहेका किन्नर किन्नरी चाहिँ कोही पति पत्नी कमाल गर्न लागेको पनि देखियो कोही भागे कोही स्त्रीलाई बोकेर कोही पुत्र पुत्री समेत लिएर सम्पूर्ण भूषणले भरि भराउ भए पनि शिवद्रोही हुनाले आगोमा डढी समुद्रमा खस्न थाले जो समुद्रमा खसेथे तिनलाई जलमा रहेका जन्तुले मार्न लागेको देखेर आकुल भई हाली मर्न लागेको पनि देखियो रतिका अन्त्यमा थाकेका तर कामले गर्दा प्रियका साथमा जाउँ भन्ने इच्छा भएका दानवहरू हारियाले सहित दडी भस्म भए कोही समुद्रका जल जन्तुको आहार भए कोही आधा पिछे प्राणविहीन भए यसरी विष्णु सोम अग्निमय बाणले त्रिपुरको भस्म गराए सम्पूर्ण त्रिपुरलाई सागरमा डुबाए र त्यो बाण शिवको हातमा यसरी त्रिपुरको नाश भएपछि देवताहरू खुसी भएर महादेवको स्तुति गर्न थाले शङ्कर जो रौद्र क्रमहरूले हजुरले भयो त्यो अरू कसैले पनि गर्न सक्दैन दैत्य मारेर त्रिपुर भस्म गरी हाम्रो उद्धार गर्नुभयो हजुरलाई कोटी कोटी नमस्कार छ त्यसरी देवताहरूले स्तुति गरेपछि महादेव भन्नुहुन्छ हे देवता हो मैले तिमीहरूलाई पुत्रवत पालन गर्नुपर्छ आज शत्रु मर्नाले तिमीहरूको अभिलाषा पूर्ण भयो अब तिमीहरू आ आफ्ना आश्रममा गई आ आफ्नो अधिकार ग्रहण गरी आनन्दपूर्वक बस यस्तो आज्ञा महादेवको भएपछि शिवजीलाई प्रणाम गरी ब्रह्मा विष्णु इन्द्रादि आ आफ्ना आश्रममा गए शिवगणले शहीद भएर महादेव कैलाश पर्वत पुग्नुभयो हे अगस्त्य मुनि कसैले वर्णन गर्न नसक्ने कथा जो त्रिपुर दाहको थियो यो मैले तिमीलाई भने जो शिवभक्त प्रसन्न भएर पवित्र भई यस कथालाई पाठ गर्ला सुनौला सुन्ला त्यो मनुष्य पापदेखि निवृत्त भएर अन्त्यमा स्वर्ग जानेछ र अनेक स्वर्गका भोगहरू पनि भोग्नेछ अगस्त्य मुनि यो त्रिपुरदाह थियो अब अरू के सुन्ने इच्छा छ कुमारजी पुनः अगस्त्य मुनिलाई आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि तिमीलाई त्रिपुरदाह सुनाए अब के सुन्ने इच्छा छ त्यो भन तब कुमारजीका कुरा सुनेर अगस्त्य ऋषि भन्नुहुन्छ दक्ष प्रजापतिका तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवताले विवाह गरे सतीदेवी विश्वका छलले महादेवले विवाह गरेर लगे त्यसपछि के के भयो म त्यो सुन्न पाऊ बडो पूर्वक श्री कुमारजीसँग अगस्त्य मुनिले आग्रह गरे तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि ता उपरान्त एक दिन दक्ष प्रजापतिले आफ्नो स्त्रीसित भने हे बिरडी मैले अश्वमेघ यज्ञ गर्ने इच्छा गरेको धेरै समय बित्यो अश्वमेघ यज्ञ गरौँ सामग्री तयार गर महादेव र सती देवी बाहेक ब्रह्मा विष्णु प्रवृत्ति सबै छोरी झोइ देवता यक्ष गन्धर्व दैत्य नाग दश दिखपाल अप्सराहरू सबैलाई निमन्त्रणा पठाऊ आफ्ना स्वामी दक्ष प्रजापतिको आज्ञा बमोजिम वीरणीले सम्पूर्ण सामग्री तयार गरिन् महादेव सतीदेवी बाहेक सबैलाई निमन्त्रण गर्न पठाइन् निम्ता पाएपछि दक्ष प्रजापतिका सबै छोरी जुवाई यक्ष गन्धर्व किन्नर अप्सरा दैत्य नागहरू अनेक थरी थरीका वस्त्र अहंकार पहिनी अनेक तरका रङ्ग बिरङ्गी मणि माणिक्य लिई भनेर दक्ष प्रजापतिका घरतर्फ लागे अनेकन थरी थरीका रङ्ग बेरङ्गी वस्त्र लङ्कारले उनीहरू यस प्रकार शोभित थिए कि लाग्दथ्यो कि त्यस जो दक्ष प्रजापतिको घर हो त्यो बङ्गैचा धै झैँ सुशोभमान भइरहेको छ दक्षले पनि सबैलाई आदर भाव गरिराखे सुदिन ठहर्याई यज्ञ आरम्भ भयो कस्तो यज्ञ भने जस्तै नन्दी भृङ्गी चतुष्टती योगिनी भूत प्रेत पिचास आदि पार्थ गर्ने शिव शोभायमान देखिन्थे त्यस्तै गरी तेत्तिस कोटी देवता र उनका स्त्रीले सहित ऋषि गन्धर्व किन्नर नाग अप्सरा आदिले मङ्गल वेद ध्वनि नाच गान बाध्य आदिले शोभायमान दक्ष प्रजापति देखिए त्यस यज्ञ भूमिमा नारद ऋषिले को को आएछन् को को आएका छैनन् भनेर यताउति हेर्न थाले धाराजी निकै आँखा घडी घडी यताउति हेरिरहेका थिए ब्रह्मा विष्णु प्रवृत्ति दक्ष प्रजापतिका तेत्तिस कोटी छोरी जुवाई देवता ऋषि यक्ष किन्नर दैत्य दानव नाग अप्सरा आदि सबैलाई देखे तर सतीदेवी र महादेवलाई भनी कतै देखेनन् बिना महादेवले यो यज्ञ कसरी पूर्ण होला बरु निम्ता पो दिन बिर्से कि यो के हेतु हो बुझु कि भनेर अन्तर्ध्यान भएर उनी कैलाश पर्वतमा पुगे त्यति बेला महादेव र सतीदेवी दुवै जुवा खेलिरहेका थिए तब महादेवले सतीदेवीलाई भने हे प्रिय आज हामी दुवै जुवा खेलौँ आऊ भनेर सतीदेवीले हुन्छ भने पासा ल्याइन् र जुवा खेल्न थाले सतीदेवीले जितिन् र महादेवलाई गिज्याउन लागिन् अनि शिव रिसाएर झोरी झिकेर थापे त्यो पनि जितिन् फेरि आफ्नो नाकको गहना थापे त्यो पनि जितिन् त्यसै बेला दक्ष प्रजापतिले दक्ष प्रजापतिका यज्ञको निम्ना निम्ता मान्न देवताहरू आफ्ना आफ्ना विमानमा चढी हाँस्दै खेल्दै त्यताबाट गइरहेका थिए तिनीहरूलाई सतीदेवीले देखेर महादेवसित बिन्ती गरिन् ती विमानमा जाने को को हुन आज्ञा होस् भन्दा तिमीलाई के चासो पर्यो आफ्नो चाहिँदो धन्दा गर न भनेर शिवले आज्ञा भयो सती मनमा चिन्ता गरेर माथितिर हेरिरहन्थिन् महादेवले हाँसी हाँसी मुकुट थापे त्यो पनि जितिन् यसरी धेरै पटक हारेका महादेवले केही भन्न नसकी हाँसिरहे त्यसपछि सतीदेवीले भनिन् हजुरको सबै वस्तु मैले जितिसके अब के थाप्नुहुन्छ यो भन्दा महादेवले अब मेरो अङ्ग थाप्दछु भन्नुभयो तब सतीदेवी भन्दछिन् हे स्वामी हजुरका अङ्गको सट्टा कुरकुरो चढाउला यो ब्रह्माण्डमा हजुरका अङ्गको साटो दिइने अर्को वस्तु केही देखिँदैन र छैन पनि फेरि हजुरको अङ्ग जुवा खेली जिती मेरो गराउनु पर्दैन किनभने जुन दिन मेरा माता पिताले तिल कुश राखी हात सुम्पेथे त्यसै दिनदेखि हजुरको अङ्ग मेरो र मेरो अङ्ग हजुरको भइसकेको छ अब मैले यसलाई जुवा खेलेर जितिराख्नु कहाँ पर्छ र हजुरको शरीर मेरो मेरो शरीर हजुरको यस्तो स्नेहले भरिएको बाकेले महादेव साह्रै खुसी भएर जुवा खेलिसके आनन्दपूर्वक मिठा मिठा कुरा गरिरहेका भगतमा नारद मुनि पुगी प्रणाम गरी अञ्जली बाँधे उभिरहे महादेव कस्ता भने जटाको मुकुट बनाई बाघको छाला लगाई हात्तीको छाला ओढी शरीरमा भस्म लेपन गरी सर्पको गहना लगाई मुण्डमाला लगाई सती देवीलाई काखमा लिएका भूत प्रेत पिसास आदि प्रथमगढद्वारामा राखी हजार सूर्यको जस्तो तेजको धपक भले जस्ता भएर बसेका महादेवलाई बारम्बार नारदजीले प्रणाम गरिरहे यसरी नारद ऋषिले भक्ति गरेको देखेर साह्रै खुसी भएर भन्नुभयो हे देवर्षे तिम्रो भक्तिदेखि म साह्रै खुसी भए अब इच्छा लागेको वर माग यस्तो महादेवको वचन सुनेर नारदले हात जोरी बिन्ती गरे हे शङ्कर हे शिव अरू के वरदान मागौँ हजुरको जप ध्यानमा मेरो मन रमाइरहोस् तब महादेवले तथास्तु भनेर वरदान दिनुभयो नारदजी हात जोडेर गाह्रो मानि उभिनै रहेका थिए यस्तो नारदको हाल देखेर महादेवले के भन्न आयो भन भनेर भन्दा नारद भन्दछन् हे शङ्कर दक्ष प्रजापतिले यज्ञ गर्न लागेका छन् त्यस यज्ञमा देवता दैत्य दानव यक्ष गन्धर्व नाग किन्नर अप्सरा दश दिगपाल ब्रह्मा विष्णु र वशिष्ठ आदि सब ऋषि दक्ष प्रजापतिका तेत्तिस कोटी कन्याले देखे सबै आएका रहेछन् मैले घुमेर त्यस यज्ञशालामा हेर्दा तपाईँ दुवैलाई देखिन अरू सबै ढाकिएकाहरू आफ्ना आफ्ना पति पत्नी भएर खाई पिई खुसीले हिँडी डुली गरिरहेका छन् यज्ञको भोक्ता फलदाता तपाईँलाई किन डाकेनन् भनी मेरो मनमा शङ्का उठ्यो र यही कुरा बिन्ती बिसाउन हजुरको सामुन्ने आएको हो हे गौरी शङ्कर यसको अर्थ के हो किन यस्तो भयो केही जान्न सकिनँ नारदका यस्ता कुरा सुनेर सतीदेवीले मनमा दुःख मानेर श्री महादेवसँग बिन्ती गरिन् हे जगदीश्वर नारायण आदि तेत्तिस कोटी देवता मेरा बहिनीहरू ऋषि दैत्य नाग यक्ष गन्धर्व किन्नर दस दिग्पाललाई डाक्दा हामी किन डाकिएनौ हे प्रभु मेरो मनमा साह्रै पीर उब्जियो यसरी सतीदेवीले पीर मानेकी देखेर महादेवजी भन्नुहुन्छ हे सती तिमी कति पनि दुःख नमान किनभने तिमी नरुचाइएकी छोरी म मन नपरेको ज्वाइँ डाकेनन् भने के भयो त यस्तो जाओ कुरामा अपमान गरेर भने दिक्क मान्नु हुँदैन म तिम्रो छँदैछु यस यज्ञमा गएर के पाउनु छ र अनि नगयामा के पो हानि हुन्छ र यस प्रकारले अनेक धराले शिव भगवानले बुझाउँदा पनि नमानी यस्तो आज्ञा नहोस् मलाई यज्ञमा जानु अत्यन्त आवश्यक छ अर्को कुरा मलाई सो योग्य हेर्न पनि साह्रै इच्छा लागेको छ अब आज्ञा पाए नारदका साथ गएर एकपटक हेरेर चरणको दर्शन गरेर आउनेछु सतीदेवीले साह्रै नै ढिपी गरिन् अनि महादेवको पाउमा परेर अब आज्ञा पाऊ भनिन् तब महादेवले भन्नुभयो हे प्रिय सती यस्तो हठ नगर किनभने तिमी आफ्नो मानमा रहेकी त्यहाँ गई तिम्रो अपमान होला त्यसकारण जाने कुरा नगर यसरी अनेक तरहले बारम्बार बुझाउँदा पनि नमाने स्त्री हटलाई समाएर कैलाशदेखि नारदका साथमा लागि दक्ष प्रजापतिको यज्ञ भइरहेको ठाउँमा सतीदेवी पुगिन् आफ्ना पिता माता दक्ष प्रजापति वीरणलाई ढोगी बहुतै चित्त दुखाई आँखाबाट मोती जस्तो आँसु खसाल्दै बडो मङ्गल वचनका साथमा बोलिन् हे पिता हे माता म तपाईँहरूकी छोरी होइन कि मैले के विराम गरेँ मेरा स्वामीले तपाईँहरूको के विराम वा अपराध गर्नुभयो ब्रह्मा विश्व तेत्तिस कोटी देवता ऋषि मुनि यक्ष गन्धर्व किन्नर नाग दश देखपाल अप्सरा सबै डाकिए हामी दम्पतिलाई मात्र किन छुट्याउनु भयो फेरि यज्ञको कर्ता महादेव हुनुहुन्छ शङ्कर नभएको यज्ञ कसरी पूर्ण होला अथवा यस ब्रह्माण्डमा अर्को पनि शङ्कर छन् कि आँखाबाट आँसुको बलिन्द्र धारा चुहाउँदै सतीदेवीले आफ्नो पिता मातालाई यी कुराहरू सोधिन् यज्ञको फलदाता सृष्टि स्थिति समार्कता महादेव नै सर हे पिता महादेव नभएको यज्ञ गर्दा धर्म हुने छैन अथवा अहिले नै शङ्कर भगवान्लाई डाक्न पठाउनुहोस् अनि मात्र यज्ञ पूरा हुनेछ हे पिता हे माता मलाई नडाकेको के कारण हो सबै वृत्तान्त सुन्न पाऊ यस्तो सतीदेवीको कुरा सुनेर दक्ष प्रजापति भन्दछन् हे छोरी तेरो पति महादेव यो शुभ यज्ञमा निम्ता पाउने योग्य छैनन् किनभने देवता यक्ष नाग गन्धर्व किन्नर धानव अप्सराहरू स्त्री पुरुष भएर नाना रत्न मणि माणिक जडेका थरी थरीका गहना लगाई श्री खण्ड कस्तुरी केसर मिश्रित चन्दन लेपन गरी गन्धर्वले गान गर्ने अप्सराहरूले नाच्ने यस्तो पवित्र ठाउँमा खिन लाग्दो देख्दैमा पनि भयङ्कर त्यसलाई म कसरी ढाकु हे छोरी तेरो पति के कामको छ र सुमसानको खरानी खस्ने बाको छाला कम्बरमा कस्ने हात्तीको छाला ओढ्ने बिस भाङ धतुरो खाने राता राता आँखा पारेर जस्तो मन लाग्यो उस्तै नाच्ने ठाउँ ठाउँमा सर्पको घना लगाउने नरमुण्डको माला लगाउने दाहिनी हातले डमरू बजाउने देब्रे हातले त्रिशुल समाउने जटाको मुकुट बनाएर लगाउने भूत प्रेत पिचास डाकिनी साकिनीहरू अघि पछि राख्ने दिगम्बर मतवाला बहुला जस्तो जहाँ पाए त्यही खुट्टा राख्ने लाज घिन कति नमान्ने यहाँ भने देवकन्या नागकन्या किन्नर कन्या कन्या तेरी बहिनी सबै तेत्तिस कोटी देवताले भरि भराउ भएको यस्तो शुद्ध पवित्र ठाउँमा देख्दैमा घिनलाग्दो महादेवलाई डाकु पनि कसरी हे पुत्री यसै कारणले उसलाई नडाकेको हो तलाई मात्र डाकु भने ऊ समेत आउला कि भन्ने मनमा शङ्का उठेर तलाई समेत नढाकेको हो त दुःख नमान हे छोरी तैँले हाम्रो सेवा पनि गरेकी हो अपराध पनि आजसम्म केही गरेको छैन तेरो स्वामी त्यस्तै हुनाले तलाई डाक्न नसकेको हो फेरि सृष्टि स्थिति समारकर्ता महादेव हुन् यज्ञको फलदाता पनि उनी हुन् भनेकामा यज्ञका मालिक नारायण भगवान हुन् समारकर्ता नारायण विष्णु हुन् तेरो महादेव त बौला हो तेरो स्वामीलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला यहाँ ब्रह्मा विष्णु इत्यादि सबै देवता दैत्य दानव स्त्री पुरुष बसेको ठाउँमा तेरो स्वामी महादेवलाई त कस्तै केही भए पनि म छैन त्यसले मेरो यज्ञमा के भरिदेला त्यो नभई कि मेरो यज्ञ पूर्ण हुने छैन त ब्रह्मा विष्णु सम्पूर्ण देवता ऋषि मुनिहरू सम्पूर्ण आएका छन् यति भनेर दक्ष प्रजापतिले आफ्नो स्वामी जगदीश्वर श्री महादेवको सूत्र वचनले निन्दा गरेको सुनि त्यसको पीर सहन नसकी राता राता आँखा पारेर नागिनीले लामो श्वास फेरेझै श्वास फेरि सुस्केर हाल्दै रिसले तारा केटी जुरुक उठेर भूमिमा लात्ताले हाने आफ्नो बानी रहेको सारा कपाल फुकाले क्रोधले निश्वास फेरि आँखाबाट राता राता आगाका फिल्का निकाली छातीमा मुर्खीले हानी कसैको मुख नहेरी हे शिव प्रभु परमेश्वर भन्दै यज्ञमा फाल हालेर प्राण त्याग गरी हिमालय पर्वतकी श्री मेनकाको गर्भमा सतीदेवी बास लिन्छ चाहिँ त्यस्तै यस प्रकार सतीदेवीको शरीर त्यस अग्निमा अगस्ती अगस्त्यमुनि कुमारजीको यो कथा प्रसङ्ग सुने आँखाभरि आँसु पारी उनी त्यही घटनालाई सम्झँदै रहे उनको मनमा त्यही नै कुरा उठिरहेको थियो दक्ष प्रजापति कति मूर्ख रहेछ श्री महादेव जस्तो प्रभुको त्यति धेरै निन्दा गर्यो आफ्ना पुत्रीको प्राण आफैले लियो कति पापी रहेछ दक्ष प्रजापति धेरै बेरपछि कुमारजीले अगस्त्य मुनिलाई भन्नुभयो हे अगस्त्य मुनि अब बाँकी कथा प्रसङ्ग म तिमीलाई अर्को अध्यायमा सुनाउने छु यति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य समाधि श्री स्वस्तानी व्रत कथायाम सतीदेवी दक्ष यज्ञ कुण्ड प्रवेश नाम षष्ठ अध्याय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् मा क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व न गर्नुपर्ने काम नगर्नाले र नगर्नुपर्ने काम गर्नाले घमण्डी र विचारहीन मानिसका पापी विचारहरू बढ्छन् ब्रह्म मुरारी मनुष्यको मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा शिवलिङ्ग फाल्टो बगबग गर्नुभन्दा मन हुनु राम्रो बताइएको छ यो बाढीको पहिलो विशेषता हो सत्य बोल्नु बाढीको दोस्रो विशेषता हो प्रिय बोल्नु बाढीको तेस्रो विशेषता हो धर्म सम्मत कुरा भन्नु बाढीको चौथो विशेषता हो यसमा उत्तरोत्तर श्रेष्ठता छ स्रोत महाभारत उद्योग पर्व